उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका अठारवटा एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति नौ बजेको नेपाल खबरपछि कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्छौं श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामीले विश्वेश्वर प्रसाद कोइरालाको प्रसिद्ध उपन्यास बाबु आमा र छोरा लिएर आएका छौं कुल एकहत्तर पृष्ठमा पुस्तकका रूपमा रहेको यो कृतिको चौथो श्रृंखला हामी आजको श्रुति सम्वेकमा वाचन सुन्छौं बाबु आमा र छोरा उपन्यासको पहिलो संस्करण विक्रमसम्म दुई हजार पैंतालिस सालमा प्रकाशित भएको थियो मनोविश्लेषणात्मक साहित्यका लागि सुपरिचित विशेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोराले यही कृतिगत वैशिष्ट्यतालाई पछ्याएको छ उपन्यासको चौथो श्रृंखला आमा शीर्षकमा आत्मपरक शैलीले प्रस्तुत भएका प्रसंगहरू सुन्छौं आमा शीर्षकमा मूल पात्रले आफ्नो बीस वर्षको उमेरमा बनारसमा अध्ययनको सिलसिलामा आफूले अनुभूत गरेको जीवनको चर्चा गरेकी छिन् आफूलाई कसरी एउटा पुरुषप्रति प्रेम हुन गयो कसरी आफू प्रेममा लीन भएर बनारस शहर विचरण गर्न थाले भन्ने कुरा व्याख्या गरेकी छिन् भोलिको दिनमा आफूहरूले स्वयंवर गर्ने निर्णयमा ती जोडी पुगेका थिए स्वयंवर कसरी हुन्छ त चौथो श्रृंखला वाचन पृष्ठ तेत्तिसबाट सुनौ अच्युत घिमिरेको आवाजमा शैया त्यागेर मलाई त्यस दिन गङ्गा स्नान गर्न मन लाग्यो त्यति बिहानै म कहिले पनि स्नान गर्न तल झरेकी थिइनँ घाटको सिँढीको सिरानमा एकछिन उभिएर तल तटको दृश्य हेरेँ सूर्योदयभन्दा पूर्वको प्रकाशमा गङ्गा नदी निलो स्पातमा चढेको धार जस्तो टल्किरहेकी थिइन् प्रभातको विराट स्तब्धतालाई तटमा बसेर स्नान गरिरहेका असङ्ख्य नरनारीहरूको तुच्छ मानवीय कार्यरतताले भङ्ग गर्न सकेको थिएन मानिसहरूको सतसत कण्ठबाट उठेको पूजा प्रार्थनाको बाणी र मन्त्रपाठ तलै उनीहरूकै नगेज रङमङ्गी रहेको थियो त्यसमाथिको प्रभातकालीन स्तब्धता निर्द्वन्द भएर विश्वका उप छाइरहेको थियो एउटा पवित्र भावनाले भरिएर मैले आफ्नो शिरमा धोतीको फुरको आँचलमा राखेँ र हात जोडेर शिर निउराएँ कुनै देवी देवता ईश्वर परमेश्वरलाई सम्झेर होइन यो लागेर कि यो विराट निर्द्वन्द्वताको मध्यमा मानिसले आफ्नो आफ्नो सुखको सामग्री पाइहाल्दो रहेछ र उसको लघु हृदयको पोषण पाइहाल्दो रहेछ मेरो सुखी हृदयको अज्ञात कृतज्ञताले स्वत झुक्न गएको थियो मेरो शिर कहिले कहिले सुखको अनुभूति किन त्यस्तो पावन हुन्छ किन कहिले कहिले त्यो कृतज्ञ हुन्छ विश्वका यावत दृश्य तथा अदृश्य तत्त्वपट्टि किन सुख कल्याणकारी हुन्छ त्यस दिन गङ्गाजीको शीतल जलमा स्नान गर्दा मलाई कत्रो महान सुखको बोध भयो र साथै कत्रो महान पावनताको मैले धेरै बेर लगाएर आफ्लावन स्नान गरेँ लुगा फेरेर पवित्र जलले अभिसिञ्चित केशलाई पिठ्यौमा पारेर म घुँडा टेकेर पण्डितको अगाडि बसेँ बुढो पण्डितले मस्तकभरि बुट्टा भएको टिका लगाइदियो र भन्यो आज बसन्त पञ्चमी हो नानी त्यसपछि चन्दन चर्चित माथको मध्येमा एउटा रक्तचन्दनको टिका पनि लगाइदियो त्यस बखतमा गङ्गापारीको बालु प्रान्तको सीमान्तका वृक्ष पङ्क्तिका उप सूर्यको रातो बिम्ब मेरो स्वयंवरको दिनको सूर्य सारा विश्वमा आनन्द छर्दै उदायो घरमा आएर मैले त्यस दिन विशेष आयोजनाका साथ आफ्नो श्रृङ्गार गरेँ हलुको खालको पातलो जरीको कार्च भएको बनारसी साडी लगाएँ र मयूरपङ्खी सिल्कको चोलो जसको भुइँमा पातला तासका उठेका सुन चाँदीका मसिना बुट्टा मडिएका थिए र जसका अथकट्टी पाखुरा र किनारा किनारामा बाक्ला चौडा किनखापका पट्टी गाँसिएका थिए कपाल पनि बडो यत्नसँग कोरे मुखको भने केही श्रृङ्गार गरिन बिहानको चन्दन जस्ताको तस्तै ललाट रहन दिए र लाग्यो त्यस ललाट तलको आँखी भौँ या गालाको कुनै श्रृङ्गार पनि अनुपयुक्त हुन्छ अनि पर्खेर बसेँ उसका लागि कुन अनुष्ठानमा उसले आज मलाई आफूसँग सम्मिलित गर्ने हो अनुष्ठान जुन तीव्र आनन्द पीडा आह्लादको उन्मादमय अनुभव भयो मलाई आफ्नो पुरुषसँग त्यो रात बिताउँदा त्यसरी जसरी मेरो शरीर अर्पित भइरह्यो म स्वयं घडीघडी लिप्त भइरहेँ चुर्लुममा चुर्लुममा आनन्दको महासिन्धुमा त्यस अनुभवलाई अरू के संज्ञा दिन सक्छु र अनुष्ठानको संज्ञा बाहेक दुई शरीर र स्त्री पुरुषको सङ्गम स्थलमा सम्पन्न भएको अनुष्ठान निम्नुभन्दा ठिक्क पूर्व दीप एक क्षणका लागि जलल्ल भएर उज्यालो हुन्छ अरे मेरो सुखको निर्माणको ठिक्क पूर्व त्यो दिन त्यस्तै उज्जवल भएर चम्के थियो एक दिनभरिमै जीवनको सम्पूर्ण सुखलाई केन्द्रित गरेर भोगेकी थिएँ मैले किन एक दिन केवल एक सन्ध्या यसको कहीँ वर्णन सम्भव छ र कुन अमानवीय स्थितिमा पुगेर भोग्न होली जन्म जन्मान्तरको सञ्चित सुखलाई त्यस एक सन्ध्याको अवधिमा चेतना कति तीक्ष्ण भयो होला इन्द्रिय कति संवेदनशील शरीर कति धारण समर्थ त्यो सुख भोगका घडीमा निश्चय नै म मानवीय थिइनँ होली त्यस समय उनले आएर मलाई लिएर गए फुपूको कोठाभित्र मुन्टो फसाएर फुपू उमा मसँग जाँदैछिन् आज राति आउने छैनन् युनिभर्सिटीमै समारोहमा अबेर हुन्छ तल्लोपट्टि आफ्नो कोठाको ढोकानेर उभिएर नङ टोक्दै त्यो सुनिरहेकी थिएँ पुपूले भनिन् हुन्छ जाओस् तर नानी बढेकी छोरी छ राम्रो विचार राख्नु उसले भन्यो म जिम्मा लिएर जाँदैछु फुपू धन्दा नमान्नुहोस् घरभन्दा बाहिर मेरो हात समातेर उसले बडो उत्साहको स्वरमा भन्यो उमा तिम्रो मैले आजदेखि जिम्मा लिएँ नि पाणी ग्रहण गरेँ यी हेर हाम्रो जोल्टिएको हातलाई दुई तिनचोटि हल्लाएर उसले भन्यो यी हेर मादा पा मादा पा के हो स्वयंवर यस दिनको जुन कुराले म गृहिता भएँ परिणता भएँ आयुर्वेदिक उद्यानको मालीले गुँथेका दुईवटा मोटा गुलाबका मालालाई साटासाट गर्दा त्यसो हुन पुगेँ कि म कि त्यस रातको उसको सैया अम्साया भएपछि परिणता भएकी छु स्वयंवर त्यो पो थियो कि तर के सैयाको अंशाधिकार त्यसको लाभहानीको भागी हुनु त दुई पक्षको संविदा त्यसको परिणामस्वरूप पाइने कर्तव्याधिकारको एमज सन्तति होइन र त्यो त त्यस्तो स्वाभाविक निश्रिति होइन र जसको उद्गमको स्थल कुनै पूर्वाचरणमा अवस्थित रहन्छ के त्यो पूर्वाचरण माल्य विनिमय हो त कि त्यो विनिमयभन्दा धेरै पहिलेको हाम्रो आचरण हो त्यो जब हामीले आफ्नो हृदयको विनिमय गरिसकेका थियौँ यस्ता चिन्तनीय मेरा त्यस बखतका प्रक्रिया हुन्थे जब म विवाहिता नारी भएर एउटा परपुरुषकी अर्धाङ्गिनी भएकी थिएँ र ठूलो घरकी स्वामिनीकी हैसियतवाली भएर दिउँसोको उदास घाममा बार्दलीमा एक्लै बसेर जीवनको विडम्बनाका उपर मनलाई गुठाउँथे सोचिरहन्थेँ कसकी पत्नी हुँ म जसलाई मैले आफ्नो प्रेम अर्पित गरेँ जससँग बनारसमा गुलाबको मालाको आदान प्रदान गरेँ जसलाई मैले सर्वप्रथम आफ्नो शरीर दिएँ स्वाभाविक किसिमबाट उषामा पृथ्वी उग्रेकी जस्ती भएर उग्रिँदै या त्यो पुरुष मेरो पति हो जसलाई मेरा मातापिताले मलाई कन्यादान दिएका थिए र जसले अग्निको अगाडि मलाई आफ्नै तुलाएको थियो र जसलाई मेरो नारी शरीर बराबर उपलब्ध भइरहेको छ स्त्री पुरुषको सम्बन्धको आधार के हो तिनको संविधाको वास्तविक रूप कस्तो हुन्छ यस्ता मानसिक उदिन पादिन उद्राई बुनाई त मेरा पछिका क्रिया थिए जब जीवनमा सर्वहारा भएर विश्लेषण गर्न बस्थेँ म त्यो ठूलो घरको एकान्त वार्तालीमा सोच्थे के भो हुनुपर्ने के हो त्यो हुन गएको के हो सायद यस्तो चिन्तन हरुवाको लक्षण हो तर त्यस दिन म विजयिनी थिएँ आनन्दको लहरको सुवर्ण शिखरका उपर गोडा चाल्दै आकाशमा माथि माथि झन्झन माथि विचारिरहेकी थिएँ सहरबाट सोझै हामी विश्वविद्यालयको आयुर्वेदिक उद्यानमा गयौँ त्यहाँकी मालिनीले एउटा ठुलो टपरीमा गुलाफको माला उनीहरू राखेकी थिए त्यो उसलाई दिँदै भनी तिमीहरू सुखी भए उसको सानो छोरा नाङ्गै छाप्रोको अगाडि उभिरहेको थियो माली भने यतापट्टि कुनै आग्रह नदेखाएर लहरै लगाएको मेहदीको बारको टुप्पा टुप्पालाई आफ्ना दुवै हातले ठुलो कैँचीले कत्राउँदै थियो मालिनीले हाम्रो सम्बन्धको सुरभि सुँगिसकेकी रहेछ मलाई यो सानो कुराले पनि बडो रमाइलो लाग्यो हाम्रो प्रणयको सामाजिकतामा अवतीर्ण हुने दिनमा त्यसको प्रथम परिचय त्यस्तै एउटी गरिब स्त्रीले पाई जसले आफ्नो उद्यानका सबभन्दा राम्रा राम्रा फूलबाट हाम्रा लागि माला प्रस्तुत गरिदिएकी थिए प्रणयको यस्तो क्षुद्र प्रवर्तन यस्तो सानो सामाजिक भूमिकाले मलाई यस कुराको ध्यान दिलाएन कि बाजागाजाका साथ ठूलो उत्सव समारोहमा मेरो नूतन सामाजिक परिचय भएन मलाई लाग्यो ठूलो सामूहिक विज्ञापन अनुपयुक्त हुन्थ्यो प्रेम त्यस्तो वाणिज्यिक सामान त होइन जसको वृहत विज्ञापनको आयोजना गर्नुपर्छ यसको परिचय त हृदयको स्तरमा मानिसले पाउनुपर्छ जस्तो कि मालिनीको हृदयले पाएको थियो म त्यसै मालिनीको आशीर्वादले गदगद भएँ उनी त्यस दिन प्रत्येक कुरा उपयुक्त थिए लाग्थ्यो कुनै अदृश्य शक्तिले हाम्रो प्रेमको एकान्त निर्णयका लागि समुचित व्यवस्था गर्दै आइरहेको थियो विश्वविद्यालयको पर्खालको ठिक्क बाहिर एउटा सुनसान मन्दिर जसको मलाई पहिले पत्तै थिएन आज हाम्रा लागि कति उपयुक्त भयो सानो मन्दिर जसलाई मानिसले धेरै पहिले छोडिसकेका थिए तर देवताले निश्चय नै यसलाई छाडेको थिएन होला पिपल र बेलको छाया मुनिको शीतल स्थलमा अनेक मूर्तिहरूले घेरिएर एउटा ठूलो शिवलिङ्ग ध्वंसमय परिवेशको मध्यमा निर्द्वन्द भएर स्थित थियो ढलेका गारा झारपातले ढकमक्क भएको क्षेत्र ध्वजा पताका अक्षता पूजा घडी घण्ट शून्य भएको त्यो एक्लो भग्न पाए मन्दिर पुरानो कुकको होचो प्रस्तर मञ्चमा उभिएर हामीले माला एकअर्काको गलामा लगाइदियौँ शान्ति अविच्छिन्न रह्यो पृथ्वीबाट आकाशमा शाश्वत उल्लसित भएर खडा रहेको शिवलिङ्ग शान्ति एकान्तता शून्यताको महत्तम गम्भीरताले उभिएको उभिएकै थियो हे सदाशिव जीवनको किट निर्मित बाङ्गो टेढो पथका यात्री हामी मानव पथ प्रष्ट भएर बाटैमा जीवन पर्यन्त भौतारी रहन्छौँ कतै नपुगेर दुई बिन्दुका मध्ये संक्षिप्त दूरी एउटा सरल रेखाले नाप्छ भन्ने महाज्ञानलाई कदाचित पनि कदापि पनि मानवले आत्मसात गर्न सक्दैन तिमी आफ्ना रिजुता सरलता संक्षिप्त व्यस्तता हार्यता रस्वता जटिलताग्रस्त महाभ्रा अज्ञानलाई क्षमा गर क्षमा गर त्यस दिन यस्तो याचक भावना ममा थिएन हो शिवलिङ्ग त्यहाँको अखण्ड शान्ति र एकान्तताको ठूलो छाप मेरो परे थियो। लाग्यो मेरो हृदयको आनन्द गम्भीर भयो त्यस वातावरणमा त्यस क्षणका लागि मन्दिरबाट बाहिर आउँदा म अद्भुत रूपकी भएकी हुँदी हुँ बनारसी रेशमी साडी मयूरपङ्खी चोलो ललाटबारीमा पत्र लेखा र छातीमा गुलाफका राता पुष्पदलको मोटो माला कम्बर तलसम्म झुलेको र आनन्द उत्साह गम्भीरता प्रेम र उत्तेजनाका सम्मिश्रणले तन्काएको अनुहार लाएकी जीवनको महाभेलमा गएकी ग्रामीण कौतूहला नारी उत्तेजना विस्फारित मुटु लिँदै म त्यस दिन आफ्ना प्यारासँग घुमी घुमी हिँडेँ एउटा बृहत्तर रोटे पिङमा मचिएर उत्तेजना र आनन्दको मच्छाइ थियो त्यो क्षणक्षणमा बिलियामान हुने दृश्यको ताती अटुट किसिमबाट आँखामा उद्भासित हुन्थे मुहुर्त मुहुर्तमा अडेका दृश्य र तिनीहरूको अटुट श्रृङ्खला आनन्द र उत्तेजनामा पनि त्यस्तै असंख्य मुहुर्त र तिनका अटुट श्रृङ्खला दुर्गा मन्दिर र त्यहाँका अर्धमानव बाँदरहरूका कौतुक क्रीडा र मेरो भए स्वाङ र प्रेम रक्षाका लागि उसँग टाँसिनु ठाडो सिँढी तलको चौकोर कुण्डको हरियो घातक रङको पानी रिक्सामा हर्र कहीँ गहमा होटल केवल पृष्ठभागतिर भ्रूषित भइरहेका सडकका घरहरू र मुखमा गुलाफी हावाको हलुको स्पर्श सुमेधको भुइँचो जहाँ नदीको तटसम्म उत्रिँदा लाग्थ्यो मेरो गोडाले कतै टेकेका छैनन् स्वत प्रभावित भइरहेको छु म उसका साथ टाँसिएर फेरि नौका विहार घाटका नरनारी बत्ती आकाशका तारा पहाड़को भीर जस्ता अजङ्गका घर र तिनका छ्याङ्ग परेका पाटा डाँडाको छपछप फेरि विश्वनाथको दर्शन हर हर महादेव शम्भो काशी विश्वनाथ गङ्गे र त्यहाँ जल र असंख्य नरनारीको पैतालाले चिप्लो पारेको सेतो कालो संगमरमरका बुट्टेदार फर्स आक्ष देवाराधना पनि कति ध्वनिमय मानवका सहस्र कण्ठबाट विभिन्न स्वरमा उठेका प्रार्थना र घडी घण्टहरूको त्यस्तै कम्पायमान भएको त्यो देवलोक मानवको रेला पेलामा स्थापित शिवलिङ्ग असम्यत मानव स्त्री पुरुष बालक बालिका वृद्ध युवा ग्रामवासी वा नगरवासी सन्यासी या गृहस्थी योगी भोगी रोगी कामुकहरूको त्यो महासम्मेलन स्थल जहाँ सबै आफ्ना आफ्ना मुकुण्डा फकाएर एकत्रित भएका आफ्ना आफ्ना आशा निराशा कामना सिद्धि प्राप्ति प्रार्थना कृतज्ञता लिएर त्यहाँ आएका आत्मज्ञताको सम्बन्ध जोड्दै विश्वेश्वर जगन्नीयतासँग हर हर महादेव शम्भो र त्यो भुँडे गणेश जसको रातो सोणको टुप्पो र दुई पत्री त्यस्तै रातो भुँडीका उप चौडा अर्धवृत्त बनाएर अडेको छ हृदयको उत्साह त्यसले झन् थपिने चिल्लो रातो भुँडे देवको विचित्र रूप देखेर तर त्यो रूप कति मङ्गलमय वक्रतुण्ड महाकाय कोटि सूर्य समाप्रभा निर्विघ्नम क्रुमे देही मम कार्य सर्वदा अनि त्यो विश्वनाथको गल्ली नारीहरूको स्वप्नलोक सानो साँगुरो गल्ली जसलाई मानिसहरूको सानो समूहले पनि भुइँचो पार्ने ग्यास र बिजुली बत्तीले जसका दुवै बाहिरतिरका साना साना पसल झकमक्क नारीको रहर कहिले पनि शान्त नहुने गरी प्रदर्शित गरिएका छन् सामानहरू नेपाली बाबु राम्रा राम्रा साडी यस पसलमा छन् आउनुहोस् हेर्नुहोस् मात्रै बहिनी यता दक्षिणी साडी मङ्गलोर बङ्गलोर तम्जोरका बनारसी रेशमका हलुका बारी जरी तुका बेलबुट्टा काडिएका सक्कली सुन र चाँदीमा तारका छापा पनि छन् रेशममै आधुनिक जार्जेटमै सिफनका माकुराका जालाभन्दा पनि पातला मैना छापा मलमलमा पनि विभिन्न बुट्टाका मसिना मोटा थोपले बेलबुट्टे र इन्द्रधनुषका रङका लखनौका नवाबी बिबीहरूले लगाउने खालका चिक्कन बातिक जयपुरका गाढा रङका चोली पातला ढाका पनि छन् र मिलका सादा धोतीहरू पनि घरकाज रहँदा लगाउने खालका नेपाली बाबु नेपाली बाबु हेर बहिनी यता हेर टिका सिन्दुर बाँच्न आउने फिक्का गुलाफी गाडा तुलको धुले बुकुनी प्याली विभिन्न आकारका भट्टा र सिसीमा टिकुली सलमा सितारा पोते चुरा काँचका पातला मोटा बाक्ला बाल जस्ता लाहाका पनि रङ्गी बिरङ्गी थरीथरीका कपालका धागा पट्टीदार फुर्कादार झुलका झुप्पा जस्ता कति किन्नु उमा यो किन न यो पनि त राम्रो छ नि यो पनि यो पनि यो पनि कति किन्नु किन किन अरू किन उमा ए मोटावाला उसलाई पनि टिप उसलाई पनि यसलाई पनि घर घरेर गरेर पाङ्रो घसार्ने मच्च मच्च एकैचोटि भाँचिएर थच्चिने हो कि भने चाहिँ गरेर हिँड्ने बग्गीमा माल सामान लादेर हामी हिँड्यौँ त्यस्तो डोली चढी बधु हिँडी हृदयमा बच्छे बाजा बजाउँदै घर र घर र मच्च मच्च थचार थुचुर हाहा कहिले नसिद्धिने आनन्द र उत्साह कहिले बगीको मच्छा उसको डेरा पुग्यो कहिले मालसामान उतारियो कहिले भान्सामा गएर दुवैले त्यस रातको अल्प भोजन स्टोभमा पकायौँ कहिले खायौँ मलाई अत्तो पत्तो छैन एकदम अत्तो छैन त्यो पनि होइन तर चेतनाको बाहिरी परिधिमा ती सब कुराको पत्तो अङ्कित त थियो तर मध्य चेतनामा केवल आनन्दको अनुभव मात्र स्थापित थियो त्यसैमा लिन भएकी थिएँ म आनन्दबाट स्वत चालित भएर दिनभरि यताउता गर्दा एक स्थलमा आएर हठात पुनः संज्ञा प्राप्त भएको चाहिँ बिउजिएर म टक्क थामिएँ जब ऊ भनिरहेको थियो उमा उमा तिमी थाक्यौ रात धेरै गयो ल हिँड सुत्न अगाडि सुत्ने कोठाको ढोकाका दुवै पाटा उग्रिएको थियो जसबाट मैले देखेँ भित्रको मधुरो रोशनीमा तनक्कसँग कसिएको बिछौना बिछ्याइएको छ पलङमाथि कोठाको भित्ता गुलाफी रङको र त्यस्तै गुलाफी तन्ना कसैको बिछौनामा र पलङ समीपको सानो टेबल उप गुलाफको एउटा ठूलो गुलदस्ता हठात मैले रोकिएर भने नाइ नाइ नारीले पुरुषसँग कुन ठाउँमा रेखा कोर्छे र भन्छे योभन्दा यता होइन कि कोर्दिन मेरो नाइ नाइको मेरो रेखा कोराई होइन उमा उमा नाइ नाइ प्रिय नाइ प्यारी उमा प्यारी नाइ नाइ उसले मलाई बोक्यो हलुकोसँग उमा मेरी मैले भनिरहेँ नाइ प्यारा नाइ यो रेखाको कुराइन भने के भन्ने त स्वाङ थिएन स्त्रीको चरित्रकला थिएन त्यो मेरो अन्तरात्माले जान्दछ मैले नखरा गरेकी थिएन तर के त्यसमा रमाइलो थिएन रमाइलो थियो भए पनि त थियो के को कुन अज्ञातको कुन आशंकाको जस्तो कि उत्तेजना कठिन हृदयले दर्शकद्वारा कुनै रहस्यमय दृश्यमाथि पर्दा उठेको हेर्न पर्खेर बसेको जस्तो यदि उसले मेरो आग्रहलाई मानेर मलाई भैँमा छारिदिएको भए कि म कुद्दै र यहाँसम्म आएको तमाम यात्रा पथका उपर पश्चाताप भएर विश्वनाथको गलीलाई छाड्दै गङ्गाको नौका विहारलाई छाड्दै दुर्गाकुण्डलाई छाड्दै भग्न शिव मन्दिरलाई छाड्दै मलिनीको त्यस उद्यानलाई छाड्दै छाड्दै छाड्दै के पुनः त्यहाँ गएर अड्थेँ त्यस घडीमा जब पहिलो दिन उसले मलाई भनेको थियो कलेजको अगाडि म आफ्नो रिक्साका लागि पर्खेर बस्दा म तिमीलाई माया गर्छु बुझौ त्यो त हुने कुरा नै थिएन तर मेरो नाइनाइ पनि स्वाङ थिएन नारीलाई जित्नुपर्छ पुरुषले प्रत्येक नयाँ नयाँ अवस्थामा उसको यौन दान उसको प्रेमको दान त हो तर त्यो दान पनि पुरुषले जितेर नै लिनुपर्छ क्यार प्रत्येक नारी प्रथम रात पुरुषद्वारा हरण गरिएर उसको सयमा पुग्नै पर्छ क्यार मेरो अवरोध त्यस्तै थियो क्यार मलाई बलपूर्वक जित म स्वयं तिमीलाई त्यसमा सहयोग दिनेछु आफू जितिनमा भने जस्तो जब उसको अन्धो औँलाले केही कामदै छाम्दै मेरो तनाव फुकाल्न थाले मैले बेग्र भएर भने नाइ नाई प्यारा नाई उसको बाफिलो बोली सुन्थेँ प्यारी उमा प्यारी एक एक गरेर मेरा वस्त्र झारिए बिछौना तल थप थप मेरो रन्किएको शरीरमा केवल गुलाबको माला बाँकी थियो जसको चिसो स्पर्शको बोध मेरो छातीले पाइरहेको थियो र मस्तिष्कको धमिलिँदै गएको आकाशमा जसको मधुरो सुगन्ध व्याप्त भइरहेको थियो आङ रन्किएको त थियो तर मेरो निर्वस्त्र शरीर बार बार काँपिरहन्थ्यो मुटुको क्षेत्रबाट चिसो निस्केर त्यस व्याकुलताको अवस्थामा मेरो ओठले नसुनुने विरोध बाढीलाई निरर्थ साथ बकिरहेको थियो नाइ नाइ प्रिय नाइ नाइ हामी अहिले उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा विशेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौं केही बेरपछि उपन्यासको बाँकी अंश वाचन निरन्तर हुनेछ उज्यालो सुन्दै गर्नुहोला कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम झापाको एफएम मेचिट्युन्स बर्दिवासको रेडियो दर्पण दोलखाको कालिन्चोक एफएम वीरगंजको Narayani FM Hetauda FM radio Chitwan र चितवनकै रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ यसै गरी तनहुको मादिसेती एफएम फलेवासको रेडियो पर्वत गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंगमा पनि कार्यक्रम श्रुति समेत सुन्दै हुनुहुन्छ यस्तै रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकको आजको श्रृंखलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौं उपन्यासको बाँकी अंश अबको क्रममा निश्चल भएर आशंकाले सास तानेर पर्खेर बस्दा पनि सङ्कल्पहारा म आवृत्ति पाठ गरिरहेँ नाइ नाइ आस्थाहीन स्वरमा त्यसैले सायद मलाई स्थिर पनि पार्यो नाइ नाइ प्रिय उमा प्यारी उमा एकछिनपछि लाग्यो मेरा तन्केका नसाहरू केही खुकुला भए शरीरबाट कठोरता केही निस्कियो जिउ सिरिङ्ग हुन मध्यम भयो शरीरको रन्काई पनि केही कम भयो लाग्यो म तन्द्रामा पर्न थालेँ लट्ठिएको झैँ भएँ प्राण र शरीर दुवैले उग्र वेदना आनन्दको आशंका र कल्पनाले पाएको कठोरता केही बिलाए जस्तो भयो सास लिन सकिएला जस्तो लाग्यो लाग्यो सबै कुराको प्रत्याहार भइरहेछ सबै तत्त्व फर्केर गइरहेका छन् सजिलो भएको जस्तो लाग्यो मै आक्रमणका लागि हिंसक पशुले पछि सरेको जस्तो रहेछ हठात चेतना शून्य पार्ने बेगको आघात ममा भयो समभावमा आइरहेको ममा मेरो शरीर र प्राण दुवैका उप ठुलो आघात भयो झाप्प नाई नाई नाई बत्ती निमेको जस्तो भयो अन्धकारमा अवलुप्त भयो मेरो शरीर र चेतना बस तो है मलाई केही स्पष्ट सम्झना छैन आदि युगको कुनै गुफाको शीतल अन्धकारको काईको गन्ध ज्वास्स नाकमा पसेको जस्तो तातो बाफी र एउटा मानव गन्ध पनि मेरो अनुहारभरि फैलिएको मथि थिचिएकी जस्तै ठूलो बोझले सास लिन गाह्रो भइरहेको घाँटीभित्रबाट सुक्दै आएको जस्तो ऐठनमा परे झैँ पानी भन्छु तर बाँकी ननिस्केको अनि लागेको रसिलो पदार्थ मेरो मुखमा परेको तिर्खाएकी म असम्यमी भएर चुस्न थालेकी त्यसलाई प्राण रसाएको उमा प्यारी विस्मृतिमा अवलुप्त भएको प्राणमा सङ्गीत चाहिँ अस्फुट शब्द पर्छ उमा उमा वर्ष जस्तो अन्तस्थल सिमसिम रमाउँदै रसवती भएको हुन थाल्छु म शरीर र प्राण दुवैले ओठले मात्र होइन अङ्ग अङ्गले चुम्बनको दान प्रतिदान गरिरहेछ समस्त शरीर र चेतनालाई ढाकिएर म अँगालिएकी छु आनन्दमा पुनः चेतना अवलुप्त हुँदैछ शरीर फेरि पग्लिँदैछ तर फेरि मर्मलाई आहत गर्ने कुन आघातले व्यथित हुन्छु कुन निष्ठुरताको विकारमा फेरि विधिएकी हुन्छु घाइते हरिणी छटपटाएकी जस्तै वेदनाले छटपटाउँछु पुनः शरीर सुक्न थाल्छ तिग्राका नसा तन्किन्छन् स्तन कठोर हुन्छन् बेलका फल जस्ता अब फुट्ला अब फुट्ला भन्ने जस्तो गरेर बल्किन्छन् पेटका भित्र तल कुन भार आउँछ चिसो तल्लो पेट भाँसिएर बिलाउँछ पीडाको ध्वनि आर्तनाथ कण्ठभित्र खिचिन्छ आतिन्छ र भित्री प्राण पीडामा निस्सासिँदा सहाराका लागि दुवै पाखुराले अठ्याउँछु उसलाई आलिङ्गन होइन त्यो शत्रुसँग जुधेको जस्तो हत्या गर्ने उन्मादले पागल भएर असहनीय पीडा र त्यस्तै असहनीय आह्लाद जसमा वेदना र आनन्दोचित जगतबाट स्थूल शरीर जगतमा परिणत हुन्छ अनुभूति आफ्नो तीव्रताको जोरले शरीर धारण गर्छ जसमा लाग्छ र शरीर तत्त्व अतिरिक्त अरू केही छैन ब्रह्माण्डमा माटो बाहेक स्थूल बाहेक तल फेरि जसमा शरीर सुख र पीडाको उद्रेकले शरीर एकैचोटि धप्प बलेर निर्धुम अग्निशिखामा परिणत हुन्छ र त्यो पनि पछि उन्मादको चित जगतमा बिलाएर जान्छ पीडा र आनन्दको स्पन्दन मात्र शून्यमा प्रकम्पित भइरहेछ माटो रहन्न ब्रह्माण्डमा स्थूलता रहन्न केवल चेतना प्राण तत्त्व बाहेक I'm bucket. कति युग बिते मेरो त्यस अनुभूतिमा त्यस रात पुरुष स्त्रीको त्यस महामिलनमा छाला छालासँग मिसियो मासु मासुसँग अस्थि अस्थिसँग मज्जा मज्जासँग हृदय हृदयसँग प्राण प्राणसँग आनन्दको अनुभूतिले एकतत्व भएर सृष्टिको आदि स्थितिमा पुगेर यौन त प्रेम नै हो रहेछ जसले त्यस क्षणमा आदर्श शरीर रूप धारण गर्छ र जो पुनः शरीर आदर्शमा पिलाएर जान्छ स्थूल तत्त्व सूक्ष्म तत्त्वमा सूक्ष्म तत्त्व स्थूल तत्त्वमा अन्तर्निहित हुन्छन् आफ्नो शरीरको क्षुद्र उडुपीलाई यौनको महासमुद्रमा छाडिदिए उद्भट कामनले क्षुब्ध भएको महासागरमा कति कहालिँदो अनुभव थियो यौनको निस्सिम कालो निलो समुद्रमा असहाय शरीरको एउटा क्षुद्र तरणी जसलाई शून्यबाट उठी उठिरहने प्रलय वायुले उफार्ने थचार्ने मलाई लाग्यो म तुफानमा उठ्ने बस्ने गरिरहेछु तलमाथि यन्त्रवत आनन्द र पीडाको लहरमा परेर पछि कालान्तरपछि क्षुब्ध सागर बिस्तार बिस्तार शान्त हुँदै जान्छ वायुको गति मत्थर पार्दै जान्छ आनन्द र पीडाको लहर सानो सानो हुँदै जान्छ शरीरको नाउमा समुद्रको हलुको आघात मात्रै पर्न थाल्छ थप थपको जस्तो यौनको लय मध्यम हुन थाल्छ थामिनुभन्दा पहिले सुस्तरी सुस्तरी पिङको गति भए जस्तै एउटा अवर्णनीय सुख शान्ति र आनन्दले शरीर भरिन थाल्छ उद्वेग उन्माद व्याकुलता अब रहँदैन केवल ब्रह्माण्डव्यापी आनन्द र शान्ति प्रशान्त हुन्छ जसको काँच जस्तो चिल्लो सतहका उपर बलयानिलीमा इन्द्रधनुषी आभाले भरिएको रङ्गीन आकाशतल जहाँ केवल गुलाफको फूलको नजानिदो बासनाको अनुभव हुन्छ जहाँ एउटा पुरुषको न्यानो आश आफ्नो काँधमा एकनाशसँग पर्छ र जहाँ उसको मुटुको एकनाशको स्पन्दनले आफ्नो बक्सलाई नजानिदो किसिमले तलमाथि गरेको पाइन्छ त्यो थियो मेरो सुखको रात अरू केही भन्नु छ र अब बाँकी केही रह्यो र अब त म बारम्बार भनिरहेथेँ किन रहेन र किन रहेन र सुख स्वप्नबाट बिउजेर आँखा उगारेपछि मरूभूमिका उपरको सुक्खा बाटो मेरो सामान्य किन परेन र लामो जीवनको यात्रा बाँकी नै किन रहेन र वार्तालीमा बसेर काठमाडौँ सहर र त्यसलाई चारैतिरबाट घेरेर राख्ने पहाडहरूका उप दृष्टिपात गर्दै म भन्थेँ किन रहेन र यो अवशेष नै कत्रो लामो कहिले नसिद्धिने यो बक्यौता नै कत्रो बोझिलो जीवन के धपिँदै हिँड्नु हो एकनाशसँग जसको कुनै पुग्ने ठाउँ नै छैन जहाँ केही शीतल विषाद छैन उदासीको तालमा एक एक पदलाई उचाल्दै र जहाँ सुख अब आशाको वस्तु रहेन त्यो त अतीतको स्वप्नमा बिलाएको कुरा हो सुख त्यस बखत मेरो पतिको आवाज आउँथ्यो कोठाबाट कान्छी के गरिरहेछौ म भन्थेँ त्यसै बसेकी छु के हो उनी भन्थे एक्लै के बसेकी अनि एकछिनमा आफै बार्दलीमा आएर भन्थे किन एक्लै बसेकी एक्लै के सोचिरहेकी छौ प्यारी म जुरुक्क उठ्थेँ केही पनि होइन हुन पनि के त्यस्तो कुरोमा सोचिरहेकी हुन्थे र जस्तो कि कसैलाई चाखलाग्दो चर्चा गरौँ जीवनको कस्तो लामो यात्रा यस्तो छन्द बन्दको सोचाइको के महत्त्व छ र मेरो उदासी पनि कस्तो निरर्थक यो सबै थोकले पुगेको ठूलो घरमा म सोध्थेँ के मर्जी हुन्छ उनी भन्थे आऊ कोठाभित्र म बिस्तारै पछि लागेर कोठामा आउँथेँ उनी मलाई बिछ्याउनामा लग्थे कोठाको बाहिर सहर आफ्नो दिउँसोको कर्मचक्रमा घुमिरहेको हुन्थ्यो झाल्डोका थुनिएको अँध्यारो कोठामा पतिको सैयामा म पुग्थेँ उनी भन्थे प्यारी तिम्रो आफ्नो मर्जी छैन मेरो बाहेक म भन्थेँ नारीको इच्छा पतिको मर्जीको कुरा हो आफ्नो इच्छालाई शून्य पारेर नारी जीवनको अवशेष यात्रामा हिँड्न सक्छ बक्यौताको बोझ बोकी बोकी इच्छाले शून्य पारिएको जीवनबाट लोप भएको आनन्द र वेदनाले छाडेर गएको खोक्रो अस्तित्व त्यही त थियो मेरो बाँकी रहेको सत्व अब म भन्थेँ हजुरको मर्जी मेरो इच्छा हो त्यो वक्रोक्ति हुँदैन थियो खोक्रो जीवनको तालमा अविश्रान्त किसिमको एक एक पाइलो चालेर हिँड्दाको स्वाभाविक मानसिक प्रक्रिया थियो मेरो त्यो जब म स्वेच्छाले चालित भएर यो नूतन सन्तुलनलाई बिगार्न चाहन्नथे इच्छाको यस्तो लोप एक किसिमको मृत्यु होला तर त्यस्तै स्थितिमा त बक्यौताको भार बोक्न सकिन्छ आफ्नो रहर इच्छा कामना आशाबाट आफूलाई हलुका पारेर जीवनमा एउटै बाटो छ र आफू अवतीर्ण हुनुभन्दा पहिले नै कोरिएको जसको बालुवा पथमा जीवनको गति जल जस्तो गुडिन्छ मानिसले जे जस्तो गरे नगरे तापनि त्यही एउटा निर्धारित पथमा उसले हिँड्नुपर्छ मानिसको प्रयत्न पनि के त्यही एउटा बाटोमा हिँड्नका लागि गरेको पूर्व चेष्टा होइन जसमा चेष्टाहीन भएर पनि त्यसैमा त्यो हिँड्ने थियो मानव प्रयत्न उसको उद्योग पुरुषार्थ उसको प्रारब्धको नै अनुकूल हुन्छ क्यारे जस्तो कि पुरुषार्थहीनता पनि हुँदो हो मैले के गर्नु पर्थ्यो त्यो गर्थेँ र म र यदि गरेको भए पनि मेरो अर्को बाटो कोरिन्थ्यो र किन गरिन किन रेलबाट हाम फालिन किन विष खाइन किन शरीरमा आगो लगाइन किन धरहराबाट कुदिन कसले मेरो हात छेक्यो मेरो प्रारब्धले के प्रारब्ध त्यस्तो हृदयहीन प्रभु हो जो कसैलाई माफी दिँदैन उसले पाउनुपर्ने बलि प्रत्येक मनुष्यबाट एक एक गरेर कौडी कौडी पला पलाको हिसाब गरेर नसकुन्जेल हाम्रो जीवन त्यही बक्यौताको तिराई हो प्रारब्धको वज्र हृदय साउलाई हृदयको मृत्युको सहाराले त्यसलाई छल्न पाइन्न आखिर मृत्यु पनि त त्यसैको खटनको कुरा हो उसले दिने फर्स्यौट हो उसले दिने मुक्ति अधारो पारेको कोठाबाट पति मलाई बोलाउँछौ आउन्नौ प्यारी म उठ्दै भन्छु आएँ उनी मलाई भन्छन् तिमीले बुढो पति पायो म किन्चित हाँसेर भन्छु लोग्ने मानिस पनि बुढो हुन्छ र यो हजुरको चाला बुढोको चाला हो र उनी खुसी हुन्छन् र मलाई आफूसँगै टाँस्छन् पतिको आग्रहले र उनको अनुकूल हुन्छु पत्नीको प्रारब्धले उनीसँगको सम्बन्ध सहज भइसकेको थियो प्रारब्धको मेरो भोग स्वाभाविक प्रारब्धको भोग बीचबीचमा मनमा उठिरहने यो विचार जीवन प्रारब्धको भोग हो मेरो व्यथित हृदयको क्रन्दन थिएन आर्तनाद थिएन त्यो त्यो त यात्राको निरन्तरको धावनमा सुई सुई गरेर तानेको श्वास थियो मेरो आकुल व्याकुल भएर कराएको होइन पतिको अनुकूल भएर सैयामा उनीसँग टाँसिएर सुत्दा पनि कहिले कहिले बनारसमा उसको सम्झना आउँथ्यो प्रारब्धले त्यो सम्झना पनि सजिलो पार्दै गएको थियो लाग्थ्यो यो कस्तो भोग हो त्यस दिन स्वयम्वरको राति पछिको आजको यो मेरो पलङबाट तल उत्रेर पतिले कुन्नी के भने मैले पलङमा थचक्क बसेर चोलोको तना बाँध्दै सोचेँ नियतिको एकहोरो गति नै त प्रारब्ध हुने पतिले भने सुनिनौ मैले भने के उनले भने सुख केमा छ प्यारी उनी बडो प्रसन्न थिए मैले उनको प्रश्नलाई राम्ररी बुझ्न पनि सकिनँ उनको मुख ठुलो ठुलो हेरिरहेँ प्रारब्धको भोगमा सुखको चर्चा कहाँबाट उठ्यो स्वेच्छाले लोप भएको भोगमा उनले भने पुरुषलाई स्त्रीको प्रेममा उनी बडो सन्तुष्ट भयो होलान् मलाई लाग्यो प्रारब्धसँग अनुकूल हुनमा सुख त कुन्नी सास भने सजिलै लिन सकिन्छ मैले उनको प्रसन्नता र सन्तुष्टिलाई बुझेर भने पत्नीलाई पतिको सुखमा म हाँसेकी पनि थिएँ उनलाई लाग्यो होला म पनि प्रसन्न छु अप्रसन्न पनि त थिएन नि अप्रसन्न प्रसन्नता अप्रसन्नताभन्दा बाहिरको स्थितिमा त्यस स्थितिमा मेरो मनमा बारम्बार आइरहने कुरा थियो मेरो कर्तव्य के थियो जब मेरो ठूलो दाजु मलाई लिन बनारस पुगे के गर्नु पर्थ्यो मैले अब त्यो प्रश्नको पनि महत्त्व छैन प्रारब्धको अनन्त कुण्डलीमा बेरिसकेपछि जीवनमा पराभूत भएपछि हृदयको निर्जनतामा उठिरहने तर्कहरू किन यसो गरिन किन उसो गरिन आगो मरिसकेको त्यस्तो चिसो खरानी हो जसलाई म बसी बसी उल्टी पाल्टी गरिरहन्थेँ यो जानेर पनि कि तत्त्वहीन थुप्रो हो त्यो जसमा अब आगोको सानो फिलुङ्गो पनि बाँकी छैन यस्ता तर्कनाहरू आइरहन्छन् मनमा तर कहिले पनि विश्वास गराउँदैनन् तर्कको प्रमाणले विश्वास हुँदैन लाग्छ म अरू केही गर्न सक्दिनँ थिएँ जे गरेँ त्योभन्दा अतिरिक्त एकछिन चुप लागेर जब दाजुले भन्नुभयो ल बुझेँ बाआमालाई भनेस् मलाई पनि लाग्यो बाआमालाई भन्नु पनि उचित नै हो यद्यपि म आशंकाले बेग्र थिएँ तैपनि त्यस समय मलाई लागेको थिएन मेरो सुख स्वप्नको यति छिट्टै भत्ताक भुत्तुङ हुनेछ एउटा भुइँचालोमा परेर म निमुखा भएर उभिरहेँ तल हाम्रो मालमत्ता लगिसकेको थियो दाई पनि सिँढीबाट तल ओर्लिँदै हुनुहुन्थ्यो भन्दै ल अबेर हुन लाग्यो गाडी छुट्ला म एकचोटि आफ्नो कोठामा फर्केर आएँ र हाम्रो चुलो चौको गर्ने हिन्दुस्तानी नोकर्नीलाई बोलाएर भने जमुना उनी आए भने भन्नु म चाँडै आउनेछु भनेर म गएँ जमुनाले सोधी को नानी म एकछिन हतप्रभ भएँ कसैलाई त थाहा छैन उनी को हुन् मैले भने ऊ क्या मलाई कहिलेका लिन आउने पुर्याएर जान्थे नि जमुनाले भने बुझे बुझे भनिदिउँला मैले उसको हातमा दस रुपियाँको नोट राखिदिएँ तल चोकबाट दाजु कराउँदै हुनुहुन्थ्यो के गरिरहेछस् उभो अबेर भयो रेलको यात्राभरि मनलाई सम्झाइरहेँ आमा बालाई भन्नै पर्थ्यो आमाको अनुहार सम्झेर मन स्थिर हुन्थ्यो उहाँले केही गरेर पनि मेरो कुरा काट्नुहुन्न शङ्का लागेर एकचोटि बाटामा मैले दाजुलाई सोधेँ काठमाडौँ किन जाने दाई उहाँले छोटो जवाफ दिएर रेलको झ्याल बाहिर आफ्नो टाउको पार्नुभयो जहाँ नै आएका छन् पशुपतिको दर्शन गर्न काठमाडौँ पुगेर सब कुरो छर्लागियो तमाम आयोजना मेरो बिहाको निम्ति रहेछ यो नौलो ठाउँमा यो बिरानो मुलुकमा असहाय एक्लै भएर मलाई मेरो बिहाको विरुद्ध रुने कुरा बाहेक अरू केही गर्न आएन दिनभरि रोइरहेँ एक्लै अथवा जो सामुन्य परे उसैको अगाडि बा म बिहा गर्दिनँ आमा म बिहा गर्दिनँ बाले झर्केर भन्नुभयो के भइरहेछ छोरी तँलाई के को हत्या गरे कि यस्तो ठूलो घर पाउन थालिरहेछस् धन सम्पत्ति प्रशस्त भएको घर रानी भएर बस्छेस् आमाले मेरो आँसुले भिजेको मुखलाई आफ्नो धोतीको फुर्कोले पुस्दै भन्नुभयो नानी किन रुन्छेस् असल घर देखेर बाले दुलाहा रोज्नु भएको छ उमेर अलिक छेपिएको रहेछ त त्यसले के भयो झन् रिझाउन सक्लिस् हामी आइमेको जात जस्तो भयो त्यस्तैमा रमाउनुपर्छ नरो छोरी नरो बुढी आमालाई कसरी सम्झाउँ मेरो मनको कुरा मैले रोएको देखेर त्यसै उहाँ व्यथित हुनुहुन्छ कसरी उहाँले बुझ्ने कि मेरो दुलाहा बुढो हुन लाग्यो भनेर म रोएको होइन मेरो त बिहा भइसकेको छ आमा आमाले आत्तिएर भन्नुभयो के भन्छेस् नानी कस्तो बिहा मैले आमाको काखमा मुन्टो घुसारेर घोक्का घोक्का गर्दै वा आमा मेरो स्वयम्बर भइसकेको छ बनारसमा एउटा साथीसँग रुन थाल्नुभयो र भन्नुभयो यस्ता कुरा नगर तेरो बा गरिब भएर के भयो इज्जत छ नानी मलाई त भनिस् भनिस् अब कसैलाई यो नभनिस् मैले आफ्नो स्वयंवरको कुरा आमालाई भनेकोले परिवारमा झन् उल्टो असर पर्यो दाइले पनि बाला भनिसक्नु भएको रहेछ बाले रिसाएर भन्नुभयो मेरो नाकमा गुल आउँछु भनेको बरु मलाई सिरिदिए ल्याएको कुरी आमा कोठाको कुनामा दिनरात दुरु दुरु रोइरहन थाल्नुभयो घरको यो रुवावासी बाह्र दाजुको कठोर व्यवहार र यो नौलो ठाउँले मेरो बुद्धि झन हरायो नारीको प्रारब्धले कर्तव्य कर्तव्यको ज्ञान मबाट लोप गरायो विपत्तिको अचिन्त्य मारले म शक्तिहीन भएँ संज्ञा प्रेरणा शून्य सीमाको अगाडि परेकी हरिणी जस्तै आँसुले धमिलो पारेको आँखाले मेरो बिहाको आयोजन अखण्ड रूपले चलिरहेको देखिरहन्थे म हतबुद्धि भएर बिहा सानो किसिमबाट गर्ने रे पशुपतिको जङ्गलमा गएर विधि मात्रै पुर्याउने रे दोस्रो बिहा भएकोले दुलाहालाई ठुलो किसिमबाट बिहे गर्ने इच्छा छैन रे काठमाडौँमा हाम्रो घरपतिको कान्छो छोरो पन्ध्र सोह्र वर्षको हुँदो हो ऊ कहिले कहिले मेरो कोठाको अगाडि आइ उभिएर भित्र हेर्थ्यो म उता ध्यान दिन्न थिएँ एक दिन उसले सोध्यो दिदी किन त्यसरी रोइरहेको मलाई उसको बोली बडो मायालु लाग्यो अब यी सब कुरा सम्झेर पनि केही अर्थ छ र केही छैन तमाम कुरो सिद्धिसकेपछि साङ्गोपाङ्ग भइसकेपछि मैले केही सन्तोष लिन सकेँ भने यही एउटा कुरा लिन सक्छु कि मेरा दुलाहा सन्तोषमा छन् मबाट सुखी प्रारब्धको भोगमा मेरो आर्जन भन्ने हो भने यही एउटा कुरालाई भन्नुपर्छ कि मेरा दुलाहा असल छन् असल दुलाहा मात्र पर्याप्त हुँदैन भने त्यतिले सुख पाइँदो रहेनछ भने Amen. मेरो बिहा भएपछि मैले माइतलाई चटक्क बिर्सेँ बाबु दाजुहरूसँग कहिले पनि न्यानो मायाको सम्बन्ध मेरो थिएन गाउँमा मेरो केटाकेटी दौतरी साथीहरू पनि भएनन् पढ्न लेख्नमा मलाई लगाइदिएकोले दिनभरि अरू गाउँका केटाकेटीहरू सरह खेतबारी वन चाहरी हिँड्न पाउँदैन थिएँ जसले गर्दा स्मृतिमा त्यहाँका दृश्यहरूको छाप बलियोसँग पर्न पाएन आमाको भने बारम्बार सम्झना आइरहन्छ कहिले कहिले बडो विरक्तिमा आएर सरापेर भन्न मन लाग्छ उहिले हो मेरो यो गति पारेको बनारसबाट दाजुसँग नेपाल आउँदा मेरो सबभन्दा ठूलो भार उहाँमाथि राख्दै आएकी थिएँ तर उहाँले मद्दत गर्नु छट्टा झन् रोइरोइकन मेरो सङ्कल्पलाई कमजोरमाथि कमजोर बनाइदिनु भयो मेरो सङ्कल्प नै के थियो र तर आमाका आँसुको अगाडि म हतबुद्धि हुन्थेँ <laughs> आमा बाहेक घरमा मसँग सहानुभूति गर्ने कोही थिएन सानी छँदा हप्की दप्की खाएर रुँदै म उहाँ कहाँ पुग्थेँ र उहाँको फरियामा मुन्टो गाडेर रुन्थेँ उहाँ मलाई मायाले अगाल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो किन रुन्छे सुमा स्वास्नी मानिसले दुःख सहन सक्नुपर्छ अर्काको खटनमा बस्नुपर्ने जातले आमाका यस्ता कुराले मन झन्झन कमजोर हुन्थ्यो म भिरु डरछेरुई कातर हुँदै गएँ लाज पनि मलाई बिछट्टै लाउँथ्यो निमुखा भए मेरी आमा पनि त्यस्तै हुनुहुन्थ्यो उहाँलाई देख्ने बित्तिकै लाग्थ्यो सदैव उहाँलाई डरले छोपेको छ र उहाँ आफूलाई कतै लुकाउन चाहनुहुन्छ उहाँको गोरो दुब्लो पातलो अनुहारको कोमलतामा कतै पनि दृढताको भाव रहँदैन थियो आँखा सदैव रसाएका जस्ता उहाँको बोली कहिले पनि साउथीभन्दा उच्च स्वरमा उठेन पुरुषहरूले हैकम गरेर चलाएको घरमा नजानिदो किसिमबाट आफ्नो अस्तित्वलाई सूक्ष्मतम पारेर मेरी आमा हाम्रो गृहस्थीमा बस्नुभएको थियो उहाँको मलाई अर्थी पनि त्यसै हुनुपर्छ भन्ने हुन्थ्यो नानी हामी स्वास्नी मानिसहरू प्रारब्धका सन्तान हौ जे परि आए पनि प्रारब्धको भोग हो भनेर खेप्दै जानुपर्छ उमा कार्यक्रम श्रुति सम्वेगमा अहिले वाचन भएको उपन्यास थियो बाबु आमा र छोरा आज श्रुति सम्वेगमा हामीले विशेश्वर प्रसाद कोइरालाको यो उपन्यासको तेस्रो श्रृङ्खला सुन्यौं उपन्यासमा तीनवटा मूल पात्रको बेग्ला बेग्लै चरित्रलाई प्रस्तुत गरिएको छ उपन्यासकारले उपन्यासलाई बाबु र आमा गरी दुई शीर्षकबाट आत्मपरक शैलीमा प्रस्तुत गर्नुभएको छ आमा शीर्षकको आत्मपरक लेखनीमा आज उमाको स्वघोषित स्वयंवर सम्पन्न भयो आफ्नो इच्छाले प्रेम गरेको पुरूषसँगको आफ्नो खुशी कौतूहलतासँगै बाबु आमाले विवाह गरी पठाइदिएको पुरूषसँगको आफ्नो जीवनको सम्झौता उनी पालै पालो विश्लेषण गर्दैछिन् आफ्नो बाल्यकाललाई पनि उनी कोट्याउँदै छिन् तर यहाँ आइपुगेर हाम्रो आजको समय सकिएको छ आजलाई कार्यक्रम श्रुति सम्वेक यति नै कार्यक्रम श्रुति सम्वेकबाट विदा हुनु अघि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम Shruti Samvek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो SHRUTI Shruti at UNN dot com dot NP हवस् त आउँदो शुक्रबार आजकै समयमा बाबु आमा र छोराको पाँचौं श्रृंखला वाचन हुनेछ त्यसअघि मंगलबारको श्रृंखलामा हामी कृष्ण धरावासीको आत्मवृत्तान्त रहेको उपन्यास आधी बाटो लिएर आउनेछौ आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशेन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री